ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल पूर्व पश्चिम राजमार्ग अन्तर्गत मौतरीको बर्दिवास तिन भप्से पुलमा आज बिहान कन्टेनर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् काठमाडौँबाट फ्रुटी लिएर झापाको दमकतर्फ जाँदै गरेको ना तिन ख चार नौ पाँच सात नम्बरको कन्टेनर बिहान सभा तिन बजे दुर्घटना भएको हो दुर्घटनामा चालक सिन्धुपाल्चोकको घुमथाङका सत्ताइस वर्षका वासुदेव राय सोही ठाउँका अठाइस वर्षका दीर्घचन्द्र देउजा र सहचालक घुमथाङ सातका बिस वर्षका खिलबहादुर श्रेष्ठ घाइते भएका छन् घाइतेहरूको बर्दिवासको जनसेवा अस्पतालमा उपचार भइरहेको छ कन्टेनर पल्टिँदा पुलमा पनि क्षति पुगेको इलाका प्रहरीकारले बर्दिवासका प्रहरी नायब परीक्षक तुलसी प्रसाद अधिकारीले जानकारी दिनुभयो भारतीय गाडीको ठक्करबाट नवलप्रासीको दिव्यपुरीमा एकजना गम्भीर घाइते भएका छन् पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको जीवले देवीपुरी सात स्थित राजमार्गमा साइकल यात्री देवीपुरी पाँच बस्ने एकाउन्न वर्षीय देवबहादुर पुनलाई ठक्कर दिएको इलाका प्रहरीकारले नवलपुरले जनाएको छ घाइते पुनको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ बर्खायाममा सडक बनाउने भन्दै भत्काएर लथालिङ्ग पारेपछि बेसी सहर डुम्रे सडक खण्डमा यात्रु बटुवा सवारी चालक र स्थानीयवासीले हैरानी बिहोर्नु परेको छ गत जेठ मसान्ततिर नयाँ बनाउने नाममा ठाउँ ठाउँमा कजवे भत्काए पनि अहिलेसम्म मर्मत नगर्दा समस्या भएको हो कजवेहरू ठुल्ठुला भङ्खारो बनेका छन् भने नालीहरू पुरिएका छन् पर्खालहरू भत्किएर सडकमा थुप्रिएका छन् यसले गर्दा सवारी र यात्रु दुवैले शास्ति झेल्नु परेको छ कजवेहरू मर्मत हुन नसकेपछि